हजुर नमस्कार अनि हार्दिक स्वागत अभिवादन छु धुवाई सम्पूर्ण मेट्रोमा कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि हामीलाई सुन्नु भएको छ आवाज हो सोम कुमारको यो आवाजलाई तपाईँको रेडियो सेटसम्म ध्वनि तरङ्गित बनाइरहनु भएको छ टेक्निकल सपोर्टका मेट्रो राज है सो आज पनि तपाईँसँग रहेर कुराकानी रहँदैछ अर्पण समर्पणको यो श्रृङ्खलामा कल गर्नको लागि कार्यक्रममा सहभागी जनाउनुको लागि तपाईँले डायल गर्नुपर्ने हुन्छ सुन्न सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुल्ला छ सो तपाईँ कल गर्नुहोस् है र सँगसँगै तपाईँलाई हामी लभली सङ्घहरू पनि तपाईँलाई नेपाली फिल्मका सङ्घहरू तपाईँलाई सुनाउनेछौँ आजको यो श्रृङ्खलामा सो राजी सारा गर्दै हुनुहुन्छ साथी हुनुहुन्छ भने लाइनमा स्टार्टिङमा है स्वागत गर्नुपर्छ हेलो नमस्कार को बोल्नुभयो भइसक्यो मेरो पनि भयो है भर्खरै भएको एकदमै खाजा खाएको तातो तातो पसिना आइरहेछ के <laughs> अनि के गर्दै बसिरहनु भएको छ यतिकै बसिरहनु भएको छ पैसा तिर्नु भएको छैन है फ्रीमा बस्नु भएको छ ल बनाएको छ तपाईँलाई <laughs> ओके अनि राधाजी साउन्ड एक गति आइसकेपछि त महिलाहरूलाई स्पेसल हुन्छ अरे किन होला हजुर साउन एक गते जब साउन महिना आउँछन् त्यसपछि महिलाहरूलाई स्पेसल हुन्छ अरे किन होला जब साउन महिना लाग्छ नि त्यसपछि महिलाहरू तपाईँहरूलाई एकदमै स्पेसल हुन्छ अरे किन हो है ल हुन्छ कुरा त्यही त बाँकी कुरा पछि गरौँला होइन <laughs> ल अब सम्झनुहोस् सर्वप्रथम हजुरलाई अनि टेक्निसियनमा रहनुभएको दादाको लागि अनि दिदी अनि धनकुटो धनकुटोबाट आउनुहुन्छ अधिकारी अनि निर्मला कुवार आउनुहुन्छ निर्मला कुवारलाई धेरै धेरै सम्झन चाहन्छु निलम अधिकारीलाई र मलाई राजा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई हस्तो राजाजी अहिले सुटाउनुहोस् नमस्कार राजा मेरो बाटो कल गर्नु पाएको थियो राज किन रिसाइरहनु भएको छ एकदमै गमक्क परिरहनु भएको छ कि यार राज है एकदमै चिसो चिसो पानी खानुहोस् राज अनि गुलियो चिया खानुहोस् जस्ट फ्रेस त माइन्ड है माइन्ड फ्रेस हुन्छ है राज अर्को साथी लाइनमा राजले इसारा गर्दै हुनुहुन्छ अर्पण समर्पणको यो श्रृङ्खलामा हुनुहुन्छ हेलो नमस्कार को बोल्नुभयो प्रासीदेखि लिला थापा है लिला आराम हुनुहुन्छ हामी एकदम ठिक छौँ अनि नोबल प्रासीमा के गर्नुहुन्छ बसी बसाए बस्नुको अलावा सुनाइदिनुहोस् न अनि के गर्नुहुन्छ कस्तो नोबल प्रासीतिरको हालखबर सुनाउनुहोस् हामीलाई त्यसो भए घाम लाग्छ है यतातिर फेरि पानी आउनु लाग्छ कस्तो सञ्चक होइन अनि लिलाजी नवल प्रासीतिर साउन महिना है कतिको लागिरहेछ अनि विशेष कुरा विशेष कुरा तपाईँलाई कस्तो लागिरहेछ के भन्ने भनौँ कि नभनौँ दोदर भयो मलाई मलाई चाहिँ दोदर कहिले पनि होला है मनलाई दोधार कहिले पनि नबनाउनुहोस् जहिलेसुकै एकोरै हुनुपर्छ अरे कि होइन होला होला ओके <laughs> अनि अरू के छ डिस्टर्ब आइरहेछ अलिकति समस्या छ होला त्यसरी चाहिँ डिस्टर्ब भएको छ है जस्ट एकछिनपछि यो डिस्टर्बलाई चाहिँ हामी क्लियर गर्छौँ कि होइन ओके सम्झाउनुहोस् कोको लागि सम्झने थ्याङ्क यू अनि राज्यको लागि अनि यहाँ पारा हुनु लागि रुन्चको लागि रन्चको लागि लक्ष्मीको लागि अनि जसरी मलाई चिन्नुहुन्छ उहाँहरूको लागि र यदि अर्पणलाई माया गरेर फोन गर्ने सबैको लागि ओके हुन्छ पछिल्लोतिर बाख्रो पनि गराइरहेको छ बाख्रोलाई पनि सम्झेछ भन्दैन होला अहिले सुनाउनु नमस्कार <laughs> ओके हामीलाई कल गर्नु भएको थियो लीला थापा नवलपरासीबाट कुराकानी रह्यो उहाँसँग रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट सुन्नु भएको छ आवाजबाट सोमसो टेक्निकल मित्र राज हुनुहुन्छ हामीसँग है तपाईँ फेरि आफ्नो आफन्त छन् इष्ट मित्रलाई सम्झन चाहनुहुन्छ अनि मिठो भलाको सारी गर्न चाहनुहुन्छ भने सुन्न सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसमा तपाईँहरूले फोन गर्न सक्नुहुनेछ अब एउटा गीत राख्छु तिमीलाई कुनै पल यसकुमार अनि प्रकृति गिरीको आवाजमा रहेको छ विशेष गरी यो गीत मैले राजको लागि डेडिकेसन गर्दैछु है आज राज किन रिसाउनु भएको छ उहाँको मनलाई र उहाँलाई अलिक खुसी बनाउनको लागि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 हेलो र तपाईँ पनि कार्यक्रममा सहभागी जुन हुनुहुन्छ भने कल गर्न सक्नुहुनेछ कल गर्नको लागि नम्बर तपाईँलाई थाहा छ सुन्नु भन्नु पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन हामीले खुल्ला गरिरहेका छौँ र टेक्निकल मित्र राजसँगसँगै आवाजबाट सुन तपाईँको साथमा बोलिरहेको छ र तपाईँसँग कुराकानी गर्नको लागि एकदम रेडी पनि रहेका छौँ हामी र यति बेला फेरि अर्को साथी लाइनमा हुनुहुन्छ स्वागत गर्छु हेलो हेलो नमस्कार को बोल्नुभयो सरोज लामा हजुर दाइ के छ हाल खबर ठिक छ दाइ केही छैन घाम लागिरहेछ गर्मी त त्यही हो गर्मी छ घाम लागिरहेछ खाजा खानुभयो हजुर अनि अरू के छ आजको प्लानिङ हजुर दाइ आजको प्लानिङ के छ दाइ आजको प्लानिङ केही छैन हो आफ्नो त फ्यामिलीहरू परिवार बुवा सबै घरमा आफू त्यतातिर त्यत्तिकै अब खासै केही छैन परिवारलाई सम्झिनु बस्ने हुनाले विकल्प के हुन्छ र हो र हजुर ल सुन्छन् उसको लागि सम्झिने आज फर्स्ट अफ अल सर्सी मगर साथीहरू पूजा लामा शान्ति लामा सबिना आले आशा ढुङ्गेल लक्ष्मी गुरुङ राणा मगर अनानी एउटा सूर्य नाजे र सम्पूर्ण मलाई सौज लामा भन्ने चिन्ने साथीहरूको लागि हुन्छ जुटाउनुहोस् क्याहरू सरोज लामा जुटपानीबाट फोन गर्नु भएको थियो सरोजसँग कुराकानी भयो र तपाईँ पनि कार्यक्रममा सहभागी जनाउनुको लागि दुईवटा नम्बर खुल्ला छन् तपाईँलाई थाहा छ है छ भने पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुल्ला छ राज भन्दै हुनुहुन्छ अर्को साथी लाइनमा स्वागत गरौँ हेलो नमस्ते को बोल्नुभयो गेस गर्नु न को बोलेको कहाँबाट काठमाडौँबाट सन्चु है एकदम ठिक छौ नि सन्चु के फोन गर्नु भएको थियो केटिएमबाट हामीलाई सोमसुली राज हुनुहुन्छ प्राविधिकबाट आवाजबाट सोमसु तपाईँको साथमा अर्पण सबैका लागि सधैँका लागि radio Arpan hundred four point five मेगाहरूसम्म तपाईँ अर्पण समर्पण सुन्नु भएको छ हरेक दिन आउने गर्छौँ दुई बजेको अर्पण समाचार पछि यति बेला एउटा गीत राख्दैछौँ चलचित्र आइएम सोरीबाट किन हो किन तपाईँ सम्पूर्णको लागि गीत पछि आउँछु सुन्दै गर्नुहोला सपना सजाउन होला कहाँ हो कहाँ मिठो प्यास को मुटुको मा होला किन हो किन मन उडिगयो सपना सजाउन होला सिंहरको मेला माझ भरि दिउँला सिउँदो आधा खुसी तिम्रो भागमा आधा खुसी मेरो खुसीहरूको मेला माझ भरि दिउँला सिउँदो बाँधै तिमीलाई अङ्गालोमै बाँधौ आफ्नो भागको सारा खुसी तिम्रै लागि साँचौ किन हो किन मन उडी गयो सपना सजाउन होला कहाँ हो कहाँ मिठो प्यास जाग्यो छेउमा ओके किन हो किन तपाईँको लागि सोलो सिथ्रो आइएम सोरीबाट यो सङ्ग रह्यो सुन तपाईँले यो सङ्गबाट थोरै भयो भने इन्टरटेनमेन्ट लिनुभयो सो आई गेस यु है ओके टेक्निकल सपोर्टबाट मित्रराज यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुऱ्याउनुको लागि आवाजबाट सुम तपाईँको साथमा छु रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू अर्पण सबैका लागि सधैँका लागि र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट सुन्नु भएको छ हामीलाई संसारभर एकैसाथ अर्पण समर्पण हरेक दिन आउँछ तपाईँलाई थाहा छ र तपाईँसँग रहेर हामी मिठो कुराकानी पनि गर्ने गर्छौँ हरेक दिन अनि विभिन्न गीत सङ्गीतबाट तपाईँहरूलाई मनोरञ्जन पनि दिलाउने गर्छौँ र कार्यक्रममा सहभागी जनाउनुको लागि दुईवटा लाइन खुल्ला छ सुन सपन्न बाँस त्रिसठी तिन सय बत्तिस तिन सय तेत्तिसको लाइन खुल्ला छ तपाईँहरूले कल गर्न सक्नुहुनेछ आज कर्कुट सङ्क्रान्ति है साउन महिनाको एक गते साउने सङ्क्रान्ति पनि भन्ने गरिन्छ विशेष गरी आज लुतो फाल्ने गरिन्छ है सँगसँगै यो महिनाभरि महिलाहरू विशेष गरी व्रत बस्ने गर्छन् हरिया छोरा मेन्दी लगाउने चलन यो महिनाभरि रहनेछ राजी इसारा गर्दै हुनुहुन्छ कोही साथी लाइनमा स्वागत गरौँ हेलो हेलो हेलो ब्याडलक कुराकानी गरिसकेनौँ है सेफ्री ट्राई गर्नुहोला तपाईँको आवाज हामीले सुन्न सकेनौँ फोन गर्नुको लागि नम्बर तपाईँलाई थाहा रहेछ सुन्न सपन्न पाँच त्रिसठी तिन सय बत्तिस तिन सय तेत्तिसको लाइन खुला छौँ र यो साउन महिनाभरि विशेष गरी महिला दिदीबहिनीहरूले के गर्नुहुन्छ भने विशेष त उहाँहरूले यो साउन महिनाभरि हरिया चुरा लगाउने अनि हरेक सोमबार चाहिँ व्रत बस्ने जति पनि विवाहित दिदीहरू हुनुहुन्छ जति पनि विवाहित हुनुहुन्छ उहाँहरूलाई चाहिँ आफ्नो श्रीमानको आयु चाहिँ एकदमै लामो होस् भनेर दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्नुहुन्छ भने अविवाहित महिलाहरूले चाहिँ विशेष गरी राम्रो खालको पति पाऊ भनेर पनि व्रत बस्ने गरेको पछिल्लो समयमा धेरै पर्सनलहरू छन् है अर्को साथी लाइनमा स्वागत गरौँ हेलो हेलो हो कि राज के हो भने कि तपाईँ रिसाउनु भएको छ त्यसैले पनि <laughs> हजुर राजको चाहिँ एकदमै मौड अफ छ है हेलो हेलो नमस्कार नमस्कार को बोल्नुभयो हजुर म रमन टाढाबाट राधे सेम्लोन कहाँबाट अरे रमन टाढाबाट राधे सेम्लोन राधे हजुर हजुर के राधे पछि के आउँछ राधे श्याम लोन ए राधे श्याम लोन है हजुर ओके जस्ट युनिक नेम बा युनिक नेम छ कहाँबाट चाहिँ यसलाई सिर्जना गर्नुभयो अब कहाँबाट भने सर कहाँबाट आयो आयो है आउने बेला कहाँबाट आउँछ अनि बेला कहाँबाट जान्छ त्यही त ओके अनि के छ प्लानिङ आजको हजुर दादा ठिकै छ भन्नु पऱ्यो अनि के गर्नुहुन्छ तपाईँ अहिले घरतिरै बसिबस बसिबस है हजुर सो अनि आज साउन एक गति मकर कर्कट सङ्क्रान्ति आज होइन हजुर आजको दिनमा के गर्ने विचार छ आज त्यही साथीहरूसँग बस्ने यताउति गसौ गर्ने त्यही त हो गसौ गर्ने होइन महिलाहरूले चुरा र मेन्दी लाउँछ नि हेर्ने बस्ने है <laughs> त्यही त हुन्छ ओके कसलाई सुन्छ नि आजको यो बसाइबाट आज सर्वप्रथम तपाईँलाई थ्याङ्क यू अनि कन्ट्रोल रुमको दादालाई अनि जबसम्म चाहिँ रेडियो अर्पण ट्युन गरेर सुन्नुभएको छ उहाँहरू सबैजनालाई हजुर अनि बस्नु बस्नुहुने मिठु लामालाई अनि ज मलाई राजेश्याम बन भनेर चिन्ने सबैजना र नचिन्नेहरूलाई पनि thank you for calling bye Rajeshyam हामीलाई कल गर्नु भएको थियो मिठो कुराकानी रह्यो उहाँसँग तपाईँ सुनिरहनु भएको छ मनको आवाज रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ टेक्निकल सपोर्ट मित्र राज आवाजबाट सुन्नुहुन्छ तपाईँको साथमा तपाईँ पनि आफ्नो छन् इष्टमित्रलाई चाहिँ सम्पर्क आफ्नो इष्टमित्रलाई सम्झाउन चाहनुहुन्छ भने केही सूचना प्रभाव गर्न चाहनुहुन्छ भने कार्यक्रममा तपाईँले सहभागी जनाउन सक्नुहुनेछ अर्को साथी लाइनमा स्वागत गरौँ हेलो हेलो नमस्कार दर्शन छ ठिक छ नि को बोल्नुभयो सानो आछ सानो को बोल्नुभयो सलिना कहाँबाट पोखराबाट कल जानुभएको थियो पोखरा कल जानुभएको थियो पोखरा यति बस्नुहुन्छ कुन ठाउँमा लेक साइडमा है अनि रेडियो पनि कहाँबाट सुन्नुभयो ए चितवन कुन ठाउँमा ए अनि के गर्नुहुन्छ पोखराको लेक साइडमा बसेर जब गर्नुहुन्छ है यस राम्रै चलिरहेको छ होइन अनि पोखरा जिल्लाको हाल खबर सुनाउनुहोस् हजुर अनि यो साउन महिनाको हरियो चुरा अनि त्यो मेहन्दीको माहौल कस्तो छ पोखरामा अनि सलिनामा त्यो लागु भएको छ कि छैन छैन गाह्रो हुन्छ पाइँदैन है यस्तै छ होइन जिन्दगी भनेको <laughs> त्यही त कति खोल्नु जियोस् मेहन्दी लाउन सही हुन्छ होला होइन ओके सलिना को कोलाई सम्झने आज फोनमा अलिकति डिस्टर्ब छ जस्तो लागिरहेछ ल सम्झनुहोस् को कोलाई सम्झने मेरो भाइलाई मेरो ओके कल गरिदिनु भयो त्यसको लागि धन्यवाद सुटो नमस्कार सोलिना पोखराबाट कल गर्नु भएको थियो चितवनमा खोरमा उहाँको घर रहेको छ तर पोखरा गए पनि हामीलाई माया मार्नु भएको छैन है सम्झिरहनुहुन्छ खुसी लाग्छ सो तपाईँ पनि कार्यक्रममा सहभागी जनाउनुको लागि दुईवटा लाइन खुल्ला छ सम्पर्क गर्न सक्नुहुनेछ कुराकानी गर्न सक्नुहुनेछ आफ्नो इष्ट इष्टमित्रलाई सम्झना समर्पण गर्न सक्नु रहेछ अर्को साथी लाइनमा स्वागत गरौँ हेलो हेलो हेलो किन आज अलिकति साथीहरूसँग हामी राम्रोसँग कुराकानी गर्न सकिरहेका छैनौँ त्यो यो फोनमा डिस्टर्ब हो या गडबडी के हो भन्ने कुरा चाहिँ अलिकति हामी छुट्याउन नसकिरहेको अवस्था छ फेरि पनि प्रयास गर्नुहोस् अवश्य पनि तपाईँसँग कुराकानी रहँदैछ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट सुन्नु भएको छ हामी छौँ कार्यक्रम अर्पण समर्पणको बसाइमा हरेक दिन दिउँसो दुई बजेको अर्पण समाचारपछि तिन बजीसम्म कार्यक्रम अर्पण समर्पण हुने गर्छ र आज हामी मङ्गलबार श्रृङ्खलामा छौँ विशेष गरी आज कर्कुट सङ्क्रान्ति र धेरैले चाहिँ आजको दिनबाट हरियो छुरा लगायत मेहन्दी लगाउने पनि गर्नुभएको होला कति व्रत बस्ने योजना बनाउँदै हुनुहुन्छ यो साउन महिनाभरि पनि व्रत बस्ने गरिन्छ विशेष गरी जे भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गरेर चाहिँ तपाईँ व्रत बस्नुहोला अलिकति व्रत बस्दाखेरि स्वास्थ्यलाई आवश्यक पर्ने खाद्यान्नहरू भनौँ आवश्यक पर्ने प्रोटिन तत्त्वहरू चाहिँ हामीले व्रत बस्दाखेरि खान पाउँदैनौँ त्यसले पनि अलिकति कमजोरी भएका जति पनि दिदी बहिनीहरू हुनुहुन्छ तपाईँलाई त्यो समस्या आउन सक्ला त्यसमा चाहिँ अलिकति केयर गरेर चाहिँ व्रत भयो भने पनि तपाईँको स्वास्थ्य पनि राम्रो हुने तपाईँहरूले व्रत गर्नुभयो तपाईँको व्रत पनि सफल हुने है कार्यक्रमको हामी अन्तिममा छौँ अब पनि कार्यक्रमबाट बिदा माग्नुपर्छ राज इसारा गर्दै हुनुहुन्छ आज हामीलाई कल गर्नुभयो राधा ज्याम्बेरेबाट लिला थापा नवलप्रासीबाट सरोज लामा जुटपानीबाट सन्जु केटियाबाट सिएम लोन हुनुहुन्थ्यो हामीलाई त्यसै गरी सलिना पोखराबाट तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छु सुनिर साथीमा तपाईँलाई पनि धेरै धन्यवाद छु त्यसै गरी फोन गर्नुको लागि प्रयास गर्ने साथीहरूलाई पनि धेरै धेरै सम्झ एकदमै धन्यवाद छु त्यसै गरी टेक्निकल सपोर्टबाट मेरो आवाजलाई रेडियो सिरसम्म पुऱ्याउनको लागि सहयोग गर्ने मित्र राजप्रति विशेष आभार कर्कट गर्दै अन्तिममा सोह्र चन्द्रवतीबाट जुनी जुनी संयोजिनी तपाईँ सम्पूर्णको लागि दुर्गा खलेरको आवाजमा यो गीत राख्दै कार्यक्रम अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट प्रस्तुतिबाट बिदा माग्छ नमस्कार हाम्रै वनपाखा भन्ज्याङ चौतारीमा घन्किने सुमधुर लोक भाकाहरूको सङ्गालो कार्यक्रम रोजाइमा लोक भाका ए, सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोक भाका भने फोन गर्नुहोस्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 Study in Japan. Admission open for January July 2014. Pay money after visa. No visa, no charge. Part time job guarantee. Our future free counseling and processing for study in Japan. Latest syllables with audio, visual with practical based language class. 100% success in July intake. Test preparation class, NET, JLPT, Japanese language and culture class for student visa, depend visa, working visa, school, college, university on your choice. Education gap, no problem. Japan lagi counseling ra processing ko bharpardo madhyam contact Narita education consultancy Sauraha chowk टिभिया सोरुमको नजिकै फोन नम्बर शून्य छपन्न पाँच साठी नौ सय पचपन्न मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यात्तर एक सय छ्यासी टाढी बजारमा रहेको पिसा एक्सिस साइबरको अत्यन्त जरुरी सूचना हाम्रो साइबर पहिलाको स्थानबाट नयाँ व्यवस्थापनको साथ ठिक अगाडिपट्टि रहेको दियालो भेट फर्माको आडैमा सरेको हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ सम्पर्क पिसा axis cyber proprietor Sudeep Pandey phone शून्य छपन्न पाँच बैसठी चार सय सात मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस शून्य पचास